अनि एक दिन सानो काजी चारजना टकर्मी र चारजना सेकर्मी लिएर सहरबाट आए इन्जिनियरले नक्सा त पहिल्यै तयार गरिसकेको थियो अब असल साइत हेरेर जग खन्ने कामको तर्खर हुन थाल्यो माझीहरूमा अझै स्पष्ट नभए पनि दुई मत चाहिँ थियो एक थरी झै झगडामा पर्न डराउनेहरू हवेलीको काममा कुनै बाधा नदिने मालिकले जे काम लगाउँछन् त्यो चुपचाप पुरा गर्ने पक्षमा थिए यो पक्षमा भूमा लगायत केही पाका र एक हात तन्नेरी पनि थिए तर अर्का थरी भने हवेलीको काममा नै सहयोग नगर्ने पक्षमा दृढ थिए यो पक्षमा सबै भने जस्ता केटाहरू र केही पाका आध भैँसी पनि सम्मिलित भइसकेका थिए जग खन्ने सायदको दिन जति जति नजिक हुँदै आयो माझी केटाका धाम्नेका रगत उति बेगले ओर्लन थाले हेरौँ अब यसपालि कि त यो गाउँै छोडेर हिँडियो कि त साना काजीका अचाक्लीलाई लडारै छोडियो थिचिएर बस्ने हो भने त कहिले पनि माथि उठ्ने कुरो आउन्न अर्कातिर सानो काजी पल पलमा गाउँमा भएका घटना विचार र भावनाको रिपोर्ट आफ्ना जमराहरूबाट पाएर मत्त साँडे चाहिँ अधैर्य भएर कोठामा रिङ्थ्यो सुन सानो काजीले नजिकै हनुमान आसनमा बसेको बुदुने माझीको सातो खायो तैँले कामदार मजुराहरूको के कति चाँजो गरिस् मालिक मैले उर्दी त एक एक गरी सुनाएको छु बुदुनुले थर्र कामेर भन्यो केही त मानेका छन् तर केहीले जवाबै दिएका छैनन् जवाब दिएका छैनन् सानो काजी गर्छ्यो उसको मुठी बन्दुकको नालमा कसियो उसले यो हवेली एउटा ठुलो सपना लिएर बनाउन खोजेको थियो यसको नक्सा उसले आफ्नो प्रभावले भवन विभागका इन्जिनियरहरूबाट तयार गराएको थियो र यसको नक्सा एस्टिमेट झन्डै डेढ लाख रुपियाँको थियो यो भवनले यस क्षेत्रमा उसको शिर एकदमै उठाउने थियो यस्तो उसको महत्वाकांक्षा यी बिना सिद्धिका झुस रैतीहरूको विरोधको कारणले अधुरो रहने यो उसको अहमका लागि जिन्दगीमा सबभन्दा ठुलो लात हुनेछ यो ऊ कुनै हालतमा सहन गर्न सक्ने छैन सुन अब हवेलीको जग हाल्ने चार दिन मात्र बाँकी छ त्यस दिन धुरी पिच्छेका रैती काब्रो चौरमा भेला हुनुपर्छ कोदालो कोदाली सहित अनि बिहानभरिमा नक्सा बमोजिम जग खनेर तयार हुनुपर्छ जो राजीबाजी हाजिर हुन्छ हुन्छ जो टेडिन्छ त्यसलाई खोक्राएर पनि ल्याउने बन्दोबस्त गरेस् तेह्र ती मुठीका के अरे नाउँ जे होस् तिनका मद्दत पनि लिएस् अनि हवेली तयार भएपछि त्यो के अरे भुमाकी छोरी हो त्यसलाई हवेली राम्ररी देखाउनु पर्छ लालगेठी हो त्यसलाई हवेलीको बाहार त गराउनै पर्छ बुद्नेले भन्यो उसले कल्पनामा लालगेडीलाई हवेलीको सैर गराएर आफूमाथि उसले गरेको घृणाको बदला एकै रातमा चुकायो सानो काजीले देख्यो बुदुनेका काला पाप्रे ओठमा अमित बास्नाको राल रसायो यो मेरो तिन कौडे माझी पनि लालगेडीको जवानीमा राल काट्छ मनमा नै हाँसो उठ्यो सानो काजीलाई